परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले भेटी भ्रमणका दौरानमा हुने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको छ आज दिउँसो दुवै देशका प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट हुनेछ भने त्यसपछि दुई मुलुकका प्रतिनिधि मण्डलबीच प्रधानमन्त्री तहमा नेपाल भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ त्यसपछि मोदीले सभामुख सुभाष चन्द्र नेङमाङसँग भेट गर्नुहुनेछ चार बजेर पच्चीस मिनटमा सभामुख नेङमाङसँगको भेटपछि व्यवस्थापिका संसदलाई सम्बोधन गर्नुहुनेछ आजै बेलुका नै भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरालाले रात्रिभोजको आयोजना गर्नुहुनेछ मोदीले भोलि सोमबार बिहान पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्नुहुने कार्यक्रम तय भएको छ त्यसै गरी भोलि नै उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डाक्टर रामवरण यादवसँग शिष्टाचार भेट गर्नुहुनेछ भेटपछि राष्ट्रपति डाक्टर यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ भोलि अपराह भारतीय प्रधानमन्त्री मोदीसँग विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा व्यापारिक समुदायका प्रतिनिधिले सामूहिक तथा व्यक्तिगत रूपमा भेट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ दुई दिने औपचारिक भ्रमण पूरा गरी उहाँ भोलि नै स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ मोदीले नेपालको दुई दिने राजकीय भ्रमणका सिलसिलामा काठमाडौँका विभिन्न सड़कका दायाँ बायाँ रहेका पोलमा नेपाल र भारतको झण्डा फहराइएको छ मोदीको भ्रमणका क्रममा हुने भनिएको आयोजना विकास सम्झौता विद्युत व्यापार सम्झौता भने नहुने भएको छ नेपालले तयार पारेको प्रस्तावमा भारतले अध्ययन गरेर डेढ महिनापछि सम्झौता गर्ने प्रस्ताव गरेका कारण मोदीको भ्रमणका क्रममा दुवै सम्झौता स्थगित गरिएको छ नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपरान्न व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्नुहुनेछ भारतीय प्रधानमन्त्री मोदीले साढे चार बजे संसदलाई सम्बोधन गर्नुहुनेछ विक्रम सम्बत दुई हजार छयालिसको राजनीतिक परिवर्तनपछि नेपालको संसदलाई यसरी सम्बोधन गर्ने मोदी पहिलो अति विशिष्ट विदेशी पाहुना हुनुहुन्छ दुई हजार साल अघि जर्मनीका तत्कालीन चार्ल्सर हेलमेट कोल नेपालको संसदमा सम्बोधन गर्नुभएको थियो भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधान सभा भवन सिंगारिएको छ संविधान सभा भवनको बाहिरी ढोकादेखि नै नेपाल र भारतका राष्ट्रिय झण्डा र ध्वजा पताकाले सजाइएको छ केन्द्रमा रहेका ठूला खम्बामा पनि दुई देशको झण्डा फहराइएको छ सम्मेलन केन्द्रमा पानीका फोहरा पनि प्रदर्शन गरिएको छ भने बगैँचा र परिसरलाई सरसफाई गरेर चिटिक्क बनाइएको छ संविधान सभा भवन परिसरमा रंगरोगन रोगन र मर्मत संहार कार्य पूरा भएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई दृष्टिगत गर्दै उहाँको राजधानी काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कड़ा पारिएको छ मोदीको सुरक्षाका लागि अति विशिष्ट स्तरमा व्यवस्था मिलाइएको छ मोदी भ्रमणको सुरक्षाको पाँच मिलाउने जिम्मा लिएको गृह मन्त्रालयले मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कड़ा पारिएको जनाएको छ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालका अनुसार काठमाण्डुभित्र नै मुख्य नाका सड़क चोक पुल लगायतका स्थानमा सुरक्षा व्यवस्था गरी जाँचलाई बढ़ाइएको छ मन्त्रालयले एकीकृत सुरक्षा योजना अनुसार भ्रमणका बेला तीन घेरामा सुरक्षा उपलब्ध गराउने जनाएको छ त्यसको पहिलो घेरामा नेपाली सेना दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी बल रहनेछ त्यसमा राष्ट्रिय अनुसन्धान विभाग समेत समेटिएको छ त्यस्तै मोदीको वासस्थान र भ्रमण गर्ने मार्गको सुरक्षा विश्लेषण गरेर योजना बनाइएको छ प्रहरीका अनुसार कार्यक्रम स्थल र बसोबास वरपर पुल दंगा हुन नदिन नेपाल प्रहरीको विशेष टोली खटाइएको छ मुदीको सवारी हुने बाटो पुल होटल र भेटघाट हुने स्थल वरपर सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको छ मोदीको सवारी चल्ने मार्गमा सड़क पूरै खाली गरिनेछ सड़क सवारीका बेला नेपाली सेनाले हवाई गस्ती समेत गर्नेछ पहिरोले थुनिएको सुनकोशी नदीको बहाव खुलाउन सुरक्षाकर्मीहरू आज बिहानैदेखि प्रयासरत छन् नदी थुनिएको स्थानमा नेपाली सेनाले दुईवटा विस्फोट गराएपछि सुनकोशीको पानी भने बग्न शुरू भएको छ तर पानीको बहाव नियमित भन्दा कम भएपछि बहाव बढाउन पनि सुरक्षाकर्मीहरूले पहल थालिरहेका छन् सुरक्षाकर्मीहरूले पहिरोमा परि हराइरहेकाहरूको पनि खोजी गरिरहेका छन् तर पहिरो पन्छाउन अप्ठ्यारो भएकाले उद्धार कार्यमा कठिनाई भएको छ हिजो बिहान तीन बजेतिर खसेको पहिरोमा पनि आठजनाको मृत्यु भइसकेको छ पचास भन्दा बढ़ी घर पुरिएको संयौं विस्थापित भएको नेपाली सेनाले पुष्टि गरेको छ सुनकोशी आसपासका करिब पाँच हजार परिवार विस्थापित भएका छन् घर छाडेर सुरक्षित स्थानमा जाने क्रम अहिले पनि जारी छ पीड़ितहरूलाई राहत उपलब्ध गराउन सुरक्षा निकायको बैठकले ठोस निर्णय गर्ने बताइएको छ सुनकोशी नदीबाट प्रभावित हुने अन्य क्षेत्रमा पनि सुरक्षा उच्च सतर्कता अपनाइएको छ काठमाडौँको नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ प्रसुति व्यथा लागेर हिजो दिउँसो अस्पताल भर्ना भएकी पोखराकी चौबिस वर्ष सुमित्रा खड्काको शल्यक्रियाका क्रममा मृत्यु भएको हो शल्यक्रिया गरी जन्माइएको बच्चा भने जीवित नै रहेको सुमित्राका परिवारले जनाएका छन् छ घण्टाको अन्तरालमा दुई पटक शल्यक्रिया गरिएको र दोस्रो शल्यक्रियाका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ पहिलो शल्यक्रिया गरेको केही समयपछि महिलालाई अत्याधिक रक्तस्राव भएको भन्दै चिकित्सकहरूले आफू खुसी दोस्रो शल्यक्रिया गरेको आफन्तले जनाएका छन् चिकित्सकहरूको लापरवाहीका कारण सुमित्राको मृत्यु भएको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 इराकी सैनिक र मिलिसिया समूहका सशस्त्र लडाकु गरी तेइस जनाको हत्या गरेका छन् आक्रमणमा परि एघार जना इराकी सैनिक र बाह्रजना सिया विद्रोही लडाकुको मृत्यु भएको छ पछिल्ला दिनमा इराकी जिहादीहरूले आफ्नै मुलुकमा आक्रमणलाई तीव्र पारेका छन् उनीहरूले इराकी सैनिक र सिया मुस्लिम समुदायका विद्रोहीमाथि पनि हमला गरेका थिए गाजामा गरिएको इजरायलको आक्रमणबाट तीन सय बालबालिका मारिएको संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनमा जनाइएको छ गएको जुलाई आठदेखि इजरायलले प्यालेस्टाइनको गाजामाथि गरेको हमलामा पनि ती बालबालिका मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाँजामा मारिएका नागरिक मध्ये बाल बालिका मात्रै तीस प्रतिशत रहेका छन् मारिनेमा एक सय सतासी जना बालक र एक सय नौ जना बालिका रहेका छन् तीमध्ये दुई सय तीनजना बाल बालिका बाह्र वर्षभन्दा कम उमेरका रहेको पनि युनिसेफका अधिकारीहरूले जानकारी दिएका छन् इजरायलले गरेको आक्रमणमा पनि कम्तीमा पनि एक हजार एक सय पचास जना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ अब खेल समाचार स्कटल्याण्डमा जारी राष्ट्रमण्डल प्रतियोगितामा आज एघार स्वर्णको छिनोफानो लाग्ने भएको छ आजसम्मको नतिजामा बीसौं राष्ट्रमण्डल खेलमा उत्कृष्ट प्रदर्शन गरिराखेको इङ्ल्याण्ड अठाइस वर्षपछि पदक तालिकामा शीर्ष स्थानमा रहने लगभग पक्का भएको छ इङ्ल्याण्डको दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको भन्दा एघार पदक बढ़ी भएकाले इङ्ल्याण्डले शीर्ष स्थानमा रही प्रतियोगिता टुङ्ग्याउने पक्का भएको छ एकहत्तर राष्ट्रका पैंतालिस सय खेलाड़ीको सहभागिता रहेको प्रतियोगितामा अहिलेसम्म एक्काइस राष्ट्रले स्वर्ण पदक जित्दा समग्र अडतीस राष्ट्रले मात्रै पदक जित्न सफल भएका छन् प्रतियोगितामा पहिलो स्थानमा कायम रहन सफल इंल्याण्डले कुल एक पदक जितेको छ जसमा छपन्न स्वर्ण पचपन्न काँस्य र चौन्न पदक रहेका छन् त्यस्तै एक सय बत्तीस पदक जितेको अस्ट्रेलियाको पैंतालिस स्वर्ण बयालिस काँस्य र पैंतालिस पदक रहेको छ त्यस्तै पदक तालिकामा तेस्रो स्थानमा रहेको क्यानाडाको एकतीस स्वर्ण सोह्र काँस्य र चौतिस रजत सहित एक्कासी पदक रहेको छ त्यसै गरी बाहन्न पदकका साथ आयोजक स्कटल्याण्ड चौथो स्थानमा रहेको छ दिउँसो दुई बजेको अर्पण समाचारबाट विधाउनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक भारतीय प्रधानमन्त्री मोदी नेपालमा राजधानीमा उच्च सुरक्षा सतर्कता अपराह व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै सुनकोशी पहिरोमा परि हराइरहेकाहरूको खोजी कार्य जारी पचास भन्दा बढ़ी घर पुरिएको र पाँच हजार परिवार विस्थापित भएको नेपाली सेनाको पुष्टि गाँजामा इजरायलले गरेको आक्रमणमा करिब तीन सय बाल बालिका मारिएको राष्ट्रसंघको प्रतिवेदन इराकी दिहारीद्वारा तेइस जनाको हत्या र स्कटल्याण्डमा जारी राष्ट्रमण्डल प्रतियोगितामा आज एघार स्वर्णको छिनोफानो लाग्ने हस्तो यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा हार्डवेयर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पंप फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार मार्फत छ नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lion सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one radio एक से चार थोप्लो पांच megahertz city express money transfer आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई फोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर टाइल्स सेनेटरी एवं बाथरूम फिटिंग का को लगी मात्र मैनाली हाइड्रोड सेनेटरी मात्र मैनाली हाइड्रोड सेनेटरी हजुर हमी कहाँ दक्ष टाइल्स मिस्त्री दक्ष प्लम्बर टाइल्स सेनेटरी का सामान बाथरूम